नमस्कार तथा शुभ प्रभात बिहानी उषासँगै बिहानी प्रहरको कार्यक्रम शुभ बिहानीमा तपाईँ सम्पूर्णलाई स्वागत छ प्रविधि कक्षबाट मित्र रिजन अनि आवाजबाट कार्यक्रम प्रस्तुता म सूर्य ढकाल सुनिरहनु भएको छ हामीलाई प्रत्यक्ष रूपमा अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगा हर्स र इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot कममा लगन गरेर सुनिरहनु भएको छ कार्यक्रम शुभ बिहानीमा रहेर हामी चारवटा चरणहरू प्रस्तुत गर्दै आइरहेका छौँ जसमध्ये कार्यक्रमको पहिलो चरणमा आजको पञ्चाङ्ग प्रस्तुत हुनेछ भने कार्यक्रमको दोस्रो चरणमा रहेर तपाईँकै ग्रह गोचर समेटिएका बाह्रवटा राशिफल प्रस्तुत गर्नेछौँ भने कार्यक्रमको तेस्रो चरणमा रहेर आज रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहरजबाट के कस्ता कार्यक्रमहरू प्रसारण हुन्छन् त सोको जानकारी कार्यक्रमको रूपरेखा प्रस्तुत गर्नेछौँ भने कार्यक्रमको चौथो यानि कि अन्तिम चरणमा रहेर तपाईँका जन्मदिनका शुभकामना रूपी शब्दहरू प्रस्तुत गर्नेछौँ आउनुहोस् कार्यक्रम अगाडि बढाउन चाहन्छु कार्यक्रमको पहिलो चरण आजको फन्साङबाट आज मिति विक्रमसम्म दुई हजार सत्तरी साल जेठ महिना एक गते बुधबार तदनुसार दुई हजार तेह्र मे पन्ध्र तारिक वैशाख शुक्ल पक्ष पञ्चमी तिथि दिउँसो दुई उन्तिस बजे उपरान्त षष्ठी तिथि पुनर्वसु नक्षत्र राति आठ चार बजे उपरान्त तिस्य योग नक्षत्र शुक्ल योग दिउँसो बाह्र सैतिस बजे उपरान्त गण्ड योग कौलभकरण आनन्दादि योगमा गद योग चन्द्रमा मिसुन राशिमा दिउँसो एक अठाइस बजे उपरान्त कर्कट राशिमा लाभ बेला बिहान छ सडचालिस बजेसम्म तर यो कार्यक्रमको पहिलो चरण आजको पञ्चाङ्ग प्रस्तुत गरिसके पछाडि अब भने प्रवेश गर्न चाहन्छौँ कार्यक्रमको दोस्रो चरण तपाईँकै ग्रह गोचर समेटिएका बाह्रवटा राशिफलतर्फ मेष राशि सुरुमा मेष मेषराशि हुनेहरूका लागि तपाईँको लागि आजको दिन सामान्य रहेको देखिन्छ भेटघाट एवं खर्चको समय रहेको छ विभिन्न वाहनामा तपाईँको धन खर्च हुने खालको दिन रहेको छ तपाईँको लागि आजको दिन र दिनको सुरुवातदेखि नै यो महिना एकदम फलदायक रहने देखिन्छ नयाँ जोस तथा जाँगर लिएर अगाडि बढ्नुभयो भने राम्रो हुनेछ विचार गर्नुहोला मिथुन राशि आजको दिन तपाईँको लागि मध्यम खालको रहेको देखिन्छ ठुला कुराको अपेक्षा नगर्नु भई राम्रो हुनेछ यात्राको लागि पनि उचित समय रहेको देखिन्छ यो महिना तपाईँको लागि मध्यम खालको रहेको देखिएको छ तथा फललाइक पनि बन्ने खालको महिना रहेको छ शुभ समाचार आउने देखिएको छ भने भेटघाटको समय रहेको छ तपाईँको लागि यो महिना त्यति लाभदायी रहेको भनेदेखि न तपाईँको आजको दिन भने भेटघाट तथा मनोरञ्जनमा बेच्ने देखिन्छ तपाईँको लागि यो महिना राम्रो रहेको देखिएको छ नयाँ काम गर्ने जोस जाँगर आउनेछ भने उत्साह अपनाउने देखिन्छ शरीरमा चोटपटक लाग्ने देखि छ सावधानी अप्नाउनुहोला तपाईँको लागि एकदम राम्रो समय आएको देखिएको छ तुला राशिको लागि मनोरञ्जन प्राप्त हुने खालको दिन रहेको छ भने भेटघाट एवं खानपिनमा समय बित्ने देखिन्छ तपाईँको लागि शुभ महिनाको दिन आएको देखिन्छ खुसी सन्तोष र यात्राको लागि पनि एकदम उचित समय रहेको देखिन्छ मनोरञ्जनतिर बढी चासो बढ्ने देखिएको छ तपाईँको लागि यो महिना एकदम राम्रो तथा फलदायक रहेको देखिएको छ नयाँ जोस र जागर लिएर अगाडि बढ्नुभयो भने तपाईँको विजय पक्का रहने देखिन्छ मकर राशि तपाईँको लागि यो महिना त्यति फलदायक रहेको देखिन्न आजको दिनमा तपाईँलाई त्यस्तो लाभ मिल्ने देखिन्न आजको समय भेटघाट तथा मनोरञ्जनमा बित्नेछ कुम्भ राशि आजको दिन तपाईँको लागि ठिकै रहेको देखिन्छ ठुलो काममा हात नहाल्नुहोला खानपिनमा बढी खर्च हुने खालको दिन रहेको छ र अन्त्यमा मीन राशि र अन्त्यमा मीन राशि मीन राशि हुनेहरूका लागि तपाईँको लागि यो महिना फलदायक तथा मध्यम खालको रहने देखिन्छ समय समयमा शुभ कुराको फल पनि मिल्ने देखिएको छ भने भेटघाटको समय रहेको देखिएको छ यो त यो तपाईँकै ग्रह गोचर समेटिएका बाह्रवटा राशिफल कार्यक्रमको दोस्रो चरणमा प्रस्तुत गरिसके पछाडि अब भने प्रवेश गर्न चाहन्छौँ कार्यक्रमको तेस्रो चरण आज रेडियो अर्पण एक सय चार थुप्रो पाँचमा मेगाहर्जबाट के कस्ता कार्यक्रमहरू प्रसारण हुन्छ त सोको जानकारी कार्यक्रमको रूपरेखातर्फ अहिले हामी कार्यक्रम शुभ बिहानीमा रहिरहेका छौँ यस पछाडि तपाईँ ठिक आठ बजेसम्म नयाँ नेपाल सुन्न सक्नुहुनेछ आठ बजेदेखि आठ पाँचसम्म ट्राफिक खबर आठ पाँचदेखि नौ बजेसम्म तपाईँ अर्पण बहस सुन्न सक्नुहुनेछ सहकर्मी ध्रुव खनालको साथमा नौ बजेदेखि नौ पन्ध्रसम्म नेपाल बाणी समाचार सुन्न सक्नुहुनेछ भने नौ पन्ध्रदेखि दस बजेसम्मको बिचमा कार्यक्रम लोकझङ्कार सुन्न सक्नुहुनेछ स्वयं मेरो साथमा दस बजेदेखि दस पन्ध्रसम्म अर्पण समाचार दस पन्ध्रदेखि एघार बजेसम्म कार्यक्रम आधुनिक यात्रा सुन्न सक्नुहुनेछ प्रतीक्षाको साथमा एघार बजेदेखि एघार दससम्म अर्पण खबर सुन्न सक्नुहुनेछ एघार दसदेखि बाह्र बजीसम्म तपाईँ कार्यक्रम जस्ट फर इन्जोय सुन्न सक्नुहुनेछ सूर्य र सम्झनाको साथमा बाह्र बजीदेखि बाह्र पन्ध्रसम्म नेपाल बाणी समाचार सुन्न सक्नुहुनेछ भने बाह्र पन्ध्रदेखि दिउँसो एक बजेसम्म अनिष्ट बलिउड नयाँ गीतहरू सुन्न सक्नुहुनेछ एक बजेदेखि एक दससम्म अर्पण खबर एक दसदेखि दुई बजीसम्म तपाईँ अफलाइन च्वाइस सुन्न सक्नुहुनेछ दुई बजीदेखि दुई दससम्म अर्पण समाचार सुन्न सक्नुहुनेछ भने दुई दसदेखि तिन बजेसम्म कार्यक्रम अर्पण समर्पण सुन्न सक्नुहुनेछ अनुप सुनसाले पसलले प्रायोजन गरेको साथी प्रत्यक्षको साथमा तिन बजेदेखि तिन पन्ध्रसम्म नेपाल वाणी समाचार तिन पन्ध्रदेखि चार बजीसम्म तपाईँ विविध गीत सङ्गीतहरू सुन्न सक्नुहुनेछ चार बजेदेखि चार दससम्म तपाईँ अर्पण खबर सुन्न सक्नुहुनेछ भने चार दसदेखि साँझ पाँच बजेसम्म तपाईँ कार्यक्रम कलिउड काउन्टाउन सुन्न सक्नुहुनेछ साथै सागर ढुङ्गा राखु साथमा पाँच बजेदेखि पाँच प पच्चिससम्म तपाईँ अर्पण बुलेटिन सुन्न सक्नुहुनेछ भने पाँच तिसदेखि साँझ छ बजीसम्म तपाईँ विविध गीत सङ्गीतहरू सुन्न सक्नुहुनेछ छ बजेदेखि छत्तिससम्म नेपालवाणी समाचार छत्तिसदेखि सात बजीसम्म तपाईँ अर्पण स्थानीय समाचार सुन्न सक्नुहुनेछ सात बजीदेखि सात तिससम्म कार्यक्रम अर्पण शुभ साँझ सुन्न सक्नुहुनेछ मनोकामना अटो वर्कसपले प्रायोजन गरेको साथी प्रतीक्षाको साथमा सात तिसदेखि आठ बजेसम्म तपाईँ साझा खबर आठ बजेदेखि आठ तिससम्म नेपाल पाणी समाचार आठ पैँचालिसदेखि नौ पन्ध्रसम्म बिबिसी नेपाली सेवा सुन्न सक्नुहुनेछ भने नौ पन्ध्रदेखि राति दस बजेसम्म तपाईँ बलबुल सुन्न सक्नुहुनेछ दस बजेदेखि दस पन्ध्रसम्म नेपाल एफएम समाचार सुन्न सक्नुहुनेछ भने दस पन्ध्रदेखि एघार बजेसम्म खोलदोली डट कम सुन्न सक्नुहुनेछ त्यस पछाडि हाम्रो प्रसारण सेवा बन्द रहनेछ र पुनः भोलि बिहान चार बजेदेखि पाँच बजेसम्मको बिचमा ब्रह्म सन्देश र प्रवचन माला लिएर फेरि उपस्थित हुनेछ भने पाँच तिसदेखि पाँच पचपन्नसम्म तपाईँ प्रभात माडी सुन्न सक्नुहुनेछ छ बजेदेखि छत्तिससम्म साझा खबर छत्तिसदेखि सात बजीसम्म तपाईँ बाढी बहस सुन्न सक्नुहुनेछ भने सात बजीदेखि सात पन्ध्रसम्म अर्पण स्थानीय समाचार सुन्न सक्नुहुनेछ र पुनः तपाईँको हाम्रो भेट कार्यक्रम शुभ बिहानीमा सात पन्ध्रदेखि हुने नै छ र सबै जति पनि समाचारमूलक प्रस्तुतिहरू प्रसारण हुँदै आइरहेका छन् सो सबैको प्रायोजन होटल स्टार ब्याङ्कवेटले गरिरहेको छ कार्यक्रमको तेस्रो चरण कार्यक्रमको रूपरेखा प्रस्तुत गरिसकेका छौँ र अब हुने प्रवेश गर्न चाहन्छौँ कार्यक्रमको चौथा यानिका अन्तिम चरण तपाईँका जन्मदिनका शुभकामना रूपी शब्दहरूतर्फ डालीमा बसेर तिमी हाँस happy birthday to you happy birthday to you आज जन्मदिन पर्नु हुने तपाईँ सम्पूर्णलाई जन्मदिनको यो शुभ अवसरमा लाखौँ लाख शुभकामना र आजको दिनमा कुनै पनि जन्मदिनका शुभकामना र बी शब्दहरू भने प्राप्त भइरहेका छैनन् हामीलाई तैपनि आज जन्मदिन हुने तपाईँ सम्पूर्ण जति पनि हुनुहुन्छ तपाईँ सम्पूर्णलाई जन्मदिनको यो शुभ अवसरमा तपाईँका प्रत्येक पाइला पाइलामा सफलता मिल्दै जाओस् तपाईँको प्रत्येक पाइलामा र प्रत्येक यात्रामा सफलता मिल्दै जाओस् तपाईँले आँठीका चाहेका सबै चाहना इच्छाहरू पुरा हुन् यही शुभकामना दिन चाहन्छौँ र यही शुभकामना सँगसँगै अब पनि कार्यक्रमबाट हामी छुट्टिनुपर्ने बेला भइसकेको छ कार्यक्रम सुन्नुहुने प्रत्यक्ष रूपमा होस् या इन्टरनेट अनलाइनमा तपाईँ सबैलाई धेरै धन्यवाद अनि धन्यवाद बोल्न चाहन्छु यति कजलसम्म प्रविधि कक्षबाट सघाउने मित्र रेजनलाई पनि र कार्यक्रम शुभ बिहानीको आजको श्रृङ्खलाबाट कार्यक्रम प्रस्तुता म सूर्य ढकाल पनि बिदा हुन चाहन्छु हवस् नमस्कार शुभ दिन शुभ समय जुन तारा चाहिन्छ त्यस्तै मेरो जिन्दगीलाई तिम्रो साथ चाहिन्छ आकाश जगमगाउन जुन तारा चाहिन्छ त्यस्तै मेरो जिन्दगीलाई तिम्रो साथ चाहिन्छ तिमी मुस्काउँदा बिहानी खुल्छ तिमी मुस्काउँदा बिहानी फुल्छ तिम्रो हेराइमा पिरती फुल्छ फुलै फुलको डालीमा बसेर तिमी हाँस यो माया तिमीलाई तिमी लाख वर्ष बाँच पाएपछि मैले संसारलाई जिते मैले मायाको किनारा तिमीसँग भेटे तिम्रो मायाले मलाई जुना सिकायो मेरो यात्राहरूलाई सहारा दिलायो तिम्रो हात पाएपछि मैले संसारलाई जिते मैले मायाको किनारा तिमीसँग भेटे मेरो जीवनमा तिमी नै तिमी मेरो जीवनमा तिमी हस यो माया तिमीलाई तिमी लाख वर्ष बाँच